तपाईँले हामीलाई श्रोता एकानब्बे दशमलव छ मेगार्जमा पूर्वमा सिमानासँगै जोडिएका भारतका विभिन्न भूभागमा त्यस्तै डब्लु डब्लु डट रेडियोभिजन डट कम डट एनपी लग अन गरेर संसारका जुनसुकै कुनामा रहेर पनि एकैसाथ सुन्न सक्नुहुन्छ तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा हार्दिक स्वागत हार्दिक नमस्कार चाउरी परेका ती गाला देखाएर चाउरी परेका ती गाला देखाएर चोट लागेका घाउ आला देखाएर चप्पल लाउने रहर छ भन्छिनामा बिचरा फुटेका ती पैताला देखाएर बिचरा फुटेका ती पैताला देखाएर वाह यो कच्छपको मुक्तक प्रकाश शर्माजीको राय डाँडा बागलुङ उहाँको घर हो हाल परदेशबाट भनेर उहाँले हामीलाई मुक्तक पठाउनुभयो प्रकाश शर्माजी पहिलोपटक कार्यक्रम मुक्तकमालामा आएको हुनुपर्छ बडो मिठो बडो दामी बडो गजबको मुक्तकको साथमा आउनुभयो खुसी लाग्यो आजको यो कार्यक्रम मालाको यो अङ्क प्रकाश शर्माजीका यिनै चुस्किला मुक्त खरबहरूसँगै मुक्तकको सिलसिला श्रोता सुरु गर्न चाहन्छु आज पनि मसँग तपाईँहरूले नै पठाउनुभएका धेरैभन्दा धेरै मुक्तक साथैमा छन् सवाल जवाफ मुक्तक पनि पठाउनु भएको छ त्यो पनि छ मसँग तपाईँले मुक्तकमाला एट द रेट जिमेल डट कम तथा मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडीमा पठाउनुभएका जुन मुक्त खरबहरू छन् नि हजुर तिनै मुक्त खरबहरूको साथमा आज म उपस्थित भएको छु धेरै भन्दा धेरै मुक्तक तपाईँहरूले हामीलाई मायाले प्रेमले पठाउनु भएको छ सबै मुक्तक त म हटाउन कहाँ सक्छु होला र निर्धारित समयमा हेरौँ कति सक्छु कार्यक्रममा म मुक्तक नै बोल्छु ल त्यो बगर उस्तै छ खोला उस्तै छ त्यो बगर उस्तै छ खोला उस्तै छ अझै पनि सपनाको झोला उस्तै छ रमाइलो गर्ने हो बाँकी दिन अब अघि हेर्दा मरिजाने चोला उस्तै छ अघि हेर्दा मरिजाने चोला उस्तै छ मैले अर्को मुक्तक बोले श्रोता यो मुक्तक प्रकाश खनालजीको अर्घखाँची उहाँको घर हो प्रकाश खनालजीको पनि बडो गजबको मुक्तक प्रकाश खनालजीका मुक्त खराबहरूसँगै अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ राजकुमार सरगमजीको हाँस्न लगाउँछौ तिमी पीरहरू छन् छातीभित्र हाँस्न लगाउँछौ तिमी पीरहरू छन् छातीभित्र कसैले प्रहार गरेका तीरहरू छन् छातीभित्र उसका ती यादहरूलाई एकाएक पन्छाएर चटक्कै भुलु भने पनि त तस्विरहरू छन् छातीभित्र चटक्कै भुलु भने पनि त तस्बिरहरू छन् छातीभित्र कति गाह्रो गाह्रो भए त है राजकुमार सरगमजी खोटाङ उहाँको घर हो हाल उहाँ कतारमा हुनुहुन्छ अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ विराज एकतेनजीको खोक्रो राष्ट्रवादी नेता अब मर्नुपर्छ खोक्रो राष्ट्रवादी नेता अब मर्नुपर्छ नयाँ पिँढीले नै देशमा रङ्ग भर्नुपर्छ बरु फेरि जन्मिएर आऊ जङ्गबहादुर सिंहदरबारभित्र अर्को कोत गर्नुपर्छ सिंहदरबारभित्र अर्को कोत गर्नुपर्छ विराज एकतेन्जी खुन्नाबारी झापाका मुक्तकार मन फत फती फुलेपछि उहाँले आफ्ना मनभित्रको पीडालाई चार हरफमा यसरी उतार्नुभयो अर्को मुक्तक छ मसँग श्रोता श्याम किरातीजीको बो नसोध कस्तो छ भनी हाल जिन्दगीको बो नसोध कस्तो छ भनी हाल जिन्दगीको बत्किसक्यो लथालिङ्ग प्रखाल जिन्दगीको हिजो आज बालुवामै हरदिन सिंचित हुन्छु फर्किन्न कि फर्न पर कङ्गाल जिन्दगीको फर्किन्न कि भर नपर कंगाल जिन्दगीको श्याम किराँतीजी उदयपुर पञ्चावती चार नेपाल टार उहाँको घर हो हाल उहाँ मलेसियामा हुनुहुन्छ अर्को मुक्तक मसँग छ दुखेको मुटु भनेर उहाँले आफ्नो नाम राख्नुभएको छ दिल चोरियो भन्दै केस चलाएकी छ दिल चोरियो भन्दै केस चलाएकी छ जताततै आफ्नो आदेश चलाएकी छ मेरो दिल चोर्ने मान्छे त्यही हो भनी मेरो नाममा उसले विशेष चलाएकी छ दिल चोरियो भन्दै केस चलाएकी छ दुखेको मुटु मङ्गल सिन एघार आछामबाट उहाँले मुक्तक पठाउनुभयो हाल उहाँ मुम्बईमा हुनुहुन्छ दुखेको मुटुजी तपाईँले मुक्तक लेख्नुहुँदा दुई हरफ माथि दुई हरफ तल बिचमा खाली ठाउँ छोड्नु भएको छ नि एक लाइन त्यसरी अन्तर नराख्नुहोला मुक्तक झट्ट हेर्दा भनिन्छ नि आयतकार जस्तो देखिनुपर्छ छुट्याएर नलेख्नुहोस् ल आगामी दिनमा मुक्तक लेख्दा अब भने श्रोता कार्यक्रममा हामी पहिलो गीत सुन्नुहोला मसँग पुष्प आरजेजीको मुक्तक रहेको छ उहाँले आफ्नो ठेगाना मरुभूमिबाट भनेर लेख्नुभएको छ नेपालको ठेगाना भने छुटाउनु भएको छ धेरै समयपछि पुष्प आरजेजी हाम्रो कार्यक्रममा आउनुभयो पुष्प आरजेजीको मुक्तक मुक्तकसँगै पहिलो साङ्गीतिक कोसेली तपाईँलाई श्रोता सम्झनाका तस्विरहरू एकान्तमा छुन्छु सम्झनाका तस्विरहरू एकान्तमा छुन्छु विगत सम्झी एक्लै बसी थुरु थुरु रुन्छु आउने जाने गर्छन् खालि अतीतका यादहरू झस्किएर हेर्छु उनलाई तर एक्लै हुन्छु झस्किएर हेर्छु उनलाई तर एक्लै हुन्छु पुष्प आरजेजीका मुक्त खराबहरूसँगै यो मिठो गीत श्रोता कार्यक्रम मुक्तक मालामा तपाईँले सुन्नुभयो आजको यो वसाइमा पनि म तपाईँहरूकै मुक्त खराबहरू लिइरहेको छु आलो पालो जोडिरहेको छु जिन्दगी दिन प्रतिदिन साँगुरो भएपछि जिन्दगी दिन प्रतिदिन साँगुरो भएपछि मनभित्र पीडाहरूको चुचुरो भएपछि बाँच्नु र मर्नुमा केही फरक देख्दिनँ म सोचेको हरेक सपना अधुरो भएपछि सोचेको हरेक सपना अधुरो भएपछि अर्को मुक्ताक गचपको मुक्ताक मिठो मुक्ताक कपिल मणिजीको मुक्ताक दाङ बेलजुन्डी उहाँको घर हो कपिल मणिजी पनि यस्तै रसिला मुक्त खराबहरूको साथमा हाम्रो कार्यक्रममा आउँदै गर्नुहुन्छ मिठो माया बोकेर अर्को मुक्ताक छ श्रोता मसँग प्रदीप रत्न साक्यजीको आँखाले भन्दा नि मनले देखेको राम्रो हुन्छ आँखाले भन्दा नि मनले देखेको राम्रो हुन्छ चेतना यही हो देखेसी नमेटेको राम्रो हुन्छ विश्वासमा यही बयान छ मानवताले कोरेको परि आउँदा लुक्ने माया नभेटेको राम्रो हुन्छ परि आउँदा लुक्ने माया नभेटेको राम्रो हुन्छ प्रदीप रत्न साख्यजीको यो मुक्तक उहाँले पहिलो पटक हुनुपर्छ हामीलाई मुक्तक पठाउनु भएको तर मुक्तककार प्रदीप रत्न साख्यजीले आफ्नो सम्पर्क ठेगाना भने छुटाउनुभयो अर्को मुक्तक छ श्रोता मसँग बाबु विवशीको कुर्सीको लागि हाम्रो देशमा मारामारी भएको छ कुर्सीको लागि हाम्रो देशमा मारामारी भएको छ राहत दिने भन्दा यहाँ बाँड्ने उपकारी भएको छ उसले खोला नाला बेच्न सिकेछ सत्तामा पुगेपछि त्यही भएर ऊ देशकै नामुद व्यापारी भएको छ त्यही भएर ऊ देशकै नामुद व्यापारी भएको छ ओहो बाबु विवासीको यो मुक्तक खलडुङ्गा उहाँको घर हो अर्को मुक्तक छ श्रोता मसँग टोपेन मल्ल ठकुरीजीको मूल्यहीन आँसु कति झारे जिन्दगीमा मूल्यहीन आँसु कति झारे जिन्दगीमा कयौँ रहरहरू नचाहे मारे जिन्दगीमा मनले भन्थ्यो कहिले आउँछ खुसीहरू मैले भोलि भोलि भन्दै टारे जिन्दगीमा मैले भोलि भोलि भन्दै टारे जिन्दगीमा नाच्नुपर्छ है कहिलेकाहीँ आफैले आफैलाई टोपेन मल्ल ठकुरीजीको यो मुक्तक बागलुङ उहाँको घर हो हाल उहाँ साउदी अरबमा हुनुहुन्छ अर्को मुक्तक छ श्रोता मसँग सुगम सौगात बुढा कोटीजीको सधैँ पैसाको आवश्यकताले भुलाएको छ जिन्दगी सधैँ पैसाको आवश्यकताले भुलाएको छ जिन्दगी कयौं समस्या र बाध्यताले भुलाएको छ जिन्दगी एक सर लुगा लाउँछन् साँझ बिहान चाक टार्नलाई हर दिन कामको व्यस्तताले भुलाएको छ जिन्दगी हर दिन कामको व्यस्तताले भुलाएको छ जिन्दगी सुगम सौगात बुढा जाजरकोटीजीको यो मुक्तक जाप्रापमा जाजरकोट उहाँको घर हो हाल उहाँ मलेसियामा हुनुहुन्छ अर्को मुक्तक मसँग इलामे चेली सुजात राई सानुजीको रहेको छ नजिक आई मिठो बोली दिल चोरी लानेले नजिक आई मिठो बोली दिल चोरी लानेले तिमी बिना बाँच्दिन म भन्दै कसम खानेले पाएपछि सुखसयल तोड्दा रहेछन् भाषा पनि देखाइ माया यो मुठुमा छुरा दसाएर जानेले देखाइ माया यो मुठुमा छुरा दसाएर जानेले हिलामेली चेलिस जात्रा सानोजी पनि निकै ढिला गरेर निकै पछाडि आउनुभयो हाम्रो कार्यक्रममा थुम्का साथ इलामुआको घर हो अर्को मुक्तक मसँग छ श्रोता महानन्द ढकालजीको कोहलपुर बाँके उहाँको घर हो महानन्द ढकालजीका मुक्त घरहरूसँगै अब भने तपाईँहरू समक्ष म अर्को गीत पनि जोड्न चाहन्छु अबको क्रममा महानन्द ढकालजीको मुक्तक मुक्तकसँगै अर्को एउटा साङ्गीतिकको सेली तपाईँलाई सगरमाथा झुकेको कसरी हेर्न सकिएला सगरमाथा झुकेको कसरी हेर्न सकिएला मेची काली दुखेको कसरी हेर्न सकिएला हिमाल पहाड तराई आफ्नै लाग्छ मलाई समीकरण फुटेको कसरी हेर्न सकिएला समीकरण फुटेको कसरी हेर्न सकिएला मेरो देश डुब्ने लाग्यो किनार लगाइदेऊ सपुत छौकी कोही माझी बचाइदेऊ मेरो देश डुब्नै लाग्यो किनार लगाइदेऊ सपुत छौ कि कोही माझी बचाइदेऊ केही ढुकढुकी छ कि मर्न त्यसै नदेऊ मर्न त्यसै नदेऊ मेरो देश डुब्नै लाग्यो किनार लगाइदेऊ सपुत छौ कि कोही माझी बचाइदेऊ बालीको बिडाले आँसु कति नझर्ने आँसु कति नझर्ने मेरो देश डुब्नै लाग्यो किनारे लगाइदेऊ सपुत छ तपाईँ 只不追究。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 प्रकाश अनलाइन साहित्यिक पत्रिकाको वेबसाइट डब्लुडब्लुडब्लु डट प्रकाश डट कम भिजिट गरी प्राप्त लिङ्क क्लिक गरी कार्यक्रममा आफूले चाहेको बेला भ्याएको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ अब भने श्रोता कार्यक्रममा बेला भएको छ सवाल जवाफ मुक्तकको यो पालाको सवाल जवाफ मुक्तकमा मलाई साथ दिन सुस्मिता पोखरेलजी आइसक्नु भएको छ सवाल जवाफ हामीलाई सरु बस्नेतजी र निश्चल पङ्कजीले लेखेर पठाउनु भएको छ सरु बस्नेतजीको घर निजगढ बारा हो निश्चल पङ्कजीले नेपालको ठेगाना लेखाउन छुटाउनु भएछ हाल उहाँ भारतमा हुनुहुन्छ तपाईँले सरु बस्नेतजीका मुक्त खरबहरूमा सुस्मिता पोखरेलको स्वर सुन्न सक्नुहुन्छ श्रोता त्यस्तै निश्चल पङ्कजीका मुक्त खरबहरूमा तपाईँले मेरो स्वर सुन्न सक्नुहुन्छ सुरु गरौँ है सवाल जवाफ निश्चल पङ्कजीबाट तिम्रो सुन्दरताको तारिफ गर्न मन लाग्यो तिम्रो सुन्दरताको तारिफ गर्न मन लाग्यो हृदयमा मायाको आवास छर्न मन लाग्यो मोहनी रूप तिम्रो नसालु त्यो हेराइरहेछ तिम्रो निम्ति जिउन अनि मर्न मन लाग्यो तिम्रो निम्ति जिउन अनि मर्न मन लाग्यो तिम्रो हेराइ झन् नसालु रहेछ तिम्रो हेराई झन नसालु रहेछ मोहनी बोली त्यो विषालु रहेछ मन हरि लग्यौ पत्तो भएन राजै सोह्र सत्रको वैँस रिसालु रहेछ सोह्र सत्रको वैंश रिसालु रहेछ मायालु र रिसालु बानी छ मेरो मायालु र रिसालु बानी छ मेरो दिलभित्र मायाको खानी छ मेरो जीवनमा आइदेऊ माया बनि सरू हो एक्लोपनको जिन्दगानी छ मेरो हो एक्लोपनको जिन्दगानी छ मेरो के अब मायाको धागो साँच्ची कस्ने हो र के अब मायाको धागो साँच्ची कस्ने हो र कति दिन टाढा भई तडपी अझ बस्ने हो र जुनी बित्यो मिलनको दिन पर्खी बस्दाखेरि समाजको अघि किन निच भई खस्ने हो र समाजको अघि किन निच भई खस्ने हो र म बेहुला तिमीलाई बेहुली बनाउला म बेहुला तिमीलाई बेहुली बनाउला खाली त्यो सिउँदोमा सिन्दुर लगाउला बाछा कसम खाउँला सँगै जुनी काट्ने आउँदो मङ्सिरमा घरबार बसौँला आउँदो मङ्सिरमा घरबार बसौँला त्यही पलको प्रतीक्षामा म पनि बसेकी छु त्यही पलको प्रतीक्षामा म पनि बसेकी छु हाम्रो मायाको धागोलाई झनै कसेकी छु लगन पनि आइसक्यो छिट्टै आऊ लिनलाई तिम्रो छत्र छाया पाउन कतिसम्म खसेकी छु तिम्रो छत्र छाया पाउन कतिसम्म खसेकी छु सानो तिम्रो विश्वास घात गर्ने छैन सानो तिम्रो विश्वास घात गर्ने छैन हृदयमा फराईको माया फर्ने छैन तिम्रो लागि सारा खुसी बटुल्नेछु कहिले कहिल्यै दुःखको आभास छर्ने छैन कहिल्यै दुःखको आभास छर्ने छैन दुःख जति झेल्नु परे झेल्न सक्छु राजै दुःख जति झेल्नु परे झेल्न सक्छु राजै रमाएरै त्यो काखमा खेल्न सक्छु राजै तर घात नपाऊ कदापि यति चाहे मैले खुसी साथ आँसु पीडा छेल्न सक्छु राजै खुसी साथ आँसु पीडा छेल्न सक्छु राजै जे भन्छौ त्यही मान्छु विश्वास गर मेरो जे भन्छौ त्यही मान्छु विश्वास गर मेरो बिहे दर्तामा हस्ताक्षर हान्छु विश्वास गर मेरो यो दिलमा तिमी नै तिमी मात्र हुनेछौ आज नै कसम खान्छु विश्वास गर मेरो आज नै कसम खान्छु विश्वास गर मेरो काली झरौला सभन्जङ भने पनि त्यो पनि परौला तिम्रै लागि हो भने ज्यानै दिदिउँला तिम्रै लागि हो भने ज्यानै दिदिउँला धेरै रूप देखे तर मुटु भित्रै बस्ने तिमी मात्रै भेटे हो जे भन्छौ मानौला बाचानी गरौला तामा तुलसी छोएर कसम खाउला तिम्रै लागि हो भरे जानै दिदिउँला तिम्रै लागि हो भने जानै दिदिउँला पुष्कर बाराकी मुक्तकार बस्ने जी र निश्चल बीचको सवाल सँगै श्रोता यो मिठो गीत तपाईँहरूले सुन्नुभयो रेडियोभिजन एकानब्बे दशमलव छ मेगार्समा तपाईँहरू कार्यक्रम मुक्तकमाला सुनिरहनु भएको छ म मुक्तक तपाईँहरूकै जोडिरहेको छु थोरै मङ्सिरको कुरा गऱ्यौँ थोरै माया प्रेमको कुरा गऱ्यौँ अब भने थोरै समाज बोल्नेछौँ मुक्तकमा कार्यक्रममा म मुक्तक नै बोलौँ होला शिशुको लागि दादुराको खोप हुँदै जान्छ शिशुको लागि दादुराको खोप हुँदै जान्छ फेरि छोरीकै जन्म किन लोप हुँदै जान्छ सभ्य समाज नारी बिना कदापि बन्दैन तर किन नारीलाई बोक्सीको आरोप हुँदै जान्छ किन नारीलाई बोक्सीको आरोप हुँदै जान्छ अझै पनि हाम्रो देशमा विभिन्न अन्धविश्वासले जरो गाडेर बसेको छ श्रोता यो मुक्तक मौलिक सृष्टिको नवलपरासी उहाँको घर हो मौलिक श्री पनि मिठा कसिला मुक्त खराबहरूसँगै हाम्रो कार्यक्रममा यसरी नै आउँदै गर्नुहुन्छ नवलपरासीका मुक्तकार मौलिक श्रीसीले यसरी मुक्तकमा जिज्ञासा राखिरहँदा विवश रिमपुन मकर्जी बर्दियाबाट यस्तो भन्नुहुन्छ असै पनि छुवाछुत भेदभाव गर्दा रहेछन् असै पनि छुवाछुत भेदभाव गर्दा रहेछन् त्यही विकृतिले कति मान्छे मर्दा रहेछन् बुद्ध जन्मेको देश हो अत्याचार हुनुहुन्न दयामाया बुझ्ने पनि पछि सर्दा रहेछन् दयामाया बुझ्ने पनि पछि सर्दा रहेछन् हो है छुवाछुत भेदभाव थिचोमिचो हटाउनुपर्छ विवश रिम्पुन मगर्जीको यो मुक्तक बर्तिया उहाँको घर हो हाल मलेसियामा हुनुहुन्छ हामी मान्छे भएर मान्छेलाई मान्छेको व्यवहार गर्न सक्यौँ भने मात्र तपाईँ हामीले देखेको सुन्दर शान्त विशाल नेपालको कल्पना पूरा हुन्छ परिवर्तन चाहन्छौँ हामी आफैबाट यसको थालनी गर्नुपर्छ श्रोता म पुनः मुक्तक नै बोल्छु दयारामजीको मुक्तक अहिले मसँग छ भो पर्दैन भन्दा भन्दै कलेजीको छेउ काटिदिने दात्री बनेको छु भो पर्दैन भन्दा भन्दै कलेजीको छेउ काटिदिने दात्री बनेको छु आफूलाई रित्याएर जुम्तारा बिनाको कालो रात्रि बनेको सु पत्रमा चम्किलो अक्षरले अजम्बरी नाम लेख्ने चाहमा सङ्घर्षको विशाल पहाडमा कुद्दा कुद्दै छुटेको यात्री भनेको छु सङ्घर्षको विशाल पहाडमा कुद्दा कुद्दै छुटेको यात्री बनेको छु दयारामजीको यो मुक्त कुर्गा पर्वत उहाँको घर हो हाल उहाँ दुबईमा हुनुहुन्छ अर्को मुक्तक छ श्रोता मसँग रिदम श्रेष्ठ झरीजीको जीवन त उसैका लागि जिएको थिएँ जीवन त उसैका लागि जिएको थिएँ म रोएर हाँस उसैलाई दिएको थिएँ याद त उसैको आइरह्यो जसलाई यो मनमुटु अनि जीवन सुम्पिएको थिएँ मनमुटु अनि जीवन सुम्पिएको थिएँ रिदम श्रेष्ठ झरीजीको यो मुक्तक सिन्धुली उहाँको घर हो अर्को मुक्तक छ मसँग निर्मोही राजीको हो यो दुनियाँमा त्यही लेखेको भेटियो हो यो दुनियाँमा त्यही लेखेको भेटियो कति कतिले त जवानी बेचेको भेटियो धेरै धन पैसा हुनेले यी गरिबको इज्जत किनेर आफ्नो प्यास मेटेको भेटियो किनेर आफ्नो प्यास मेटेको भेटियो यो मार्मिक मुक्तक निर्मोही राजीको रारा उहाँको घर हो अर्को मुक्तक छ श्रोता मसँग मोहन सिंह खर्ती मगर्जीको बच्च सनै बच्चा ढोलक मङ्सिर लागेपछि बच्चा सनै बच्चा ढोलक मङ्सिर लागेपछि छाउँछ गाउँमा चहक महक मङ्सिर लागेपछि फुच्ची ढल्ली च्यान्टे भुन्टे बेहुला बेहुली भन्छन् मेरो मनमा बढ्छ रौनक मङ्सिर लागेपछि मेरो मनमा बढ्छ रौनक मङ्सिर लागेपछि ओहो मङ्सिर लागेपछि धेरै धेरैको मनमा रौनक बढ्छ यसरी नै मोहन सिंह घरती मगर्जीको यो मुक्तक बागचोर नगरपालिका दुई थारमारे सल्यान उहाँको घर हो मोहन सिंह घरती मगर्जी निकै पहिलेबाट नै यसरी नै आउनुहुन्छ हामीहरू समक्ष मिठो मिठो माया बोकेर अर्को मुक्तक श्रोता मसँग उमेश चन्दजीको यहाँ देख्नेहरूले प्यार छिन्छन् कस्तो अचम्म यहाँ देख्नेहरूले प्यार छिन्छन् कस्तो अचम्म बरु नदेख्नेहरूले संसार चिन्छन् कस्तो अचम्म अरे यार यी मान्छेहरू बुझि नसक्नुका रहेछन् आँखा बेचेर चस्मा किन्छन् कस्तो अचम्म आँखा बेचेर चस्मा किन्छन् कस्तो अचम्म कस्तो अचम्म है उमेश चन्दजी पिपल एक रुकुमुहाको घर हो अब पनि श्रोता कार्यक्रममा हामी अर्को एउटा गीत सुन्नेछौँ मसँग मुक्तक बिरही सिरुजीको रहेको छ मालनेटा सल्यान उहाँको घर हो बिरही सिरुजीको मुक्तक मुक्तकसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई श्रोता कपडा चाहिँ मुटुलाई सिउन मिल्ने भए कपडा चाहिँ मुटुलाई सिउन मिल्ने भए अमृत सरी बिस यहाँ पिउन मिल्ने भए तिम्रो साथको भिक्षा माग्ने थिइन सानो एक्लै पनि जिन्दगी जिउन मिल्ने भए एक्लै पनि जिन्दगी जिउन मिल्ने भए रही सिरुजीका मुक्त कलापहरूसँगै यो मिठो गीत तपाईँले कार्यक्रम मुक्तक मालामा श्रोता सुन्नुभयो रेडियो भिजन एकानब्बे दशमलव छ आर्चको मुक्त किलो कार्यक्रम मुक्तक मालाको आजको यो समय सकिन लागेको सङ्केत म पाइरहेको छु तपाईँहरूले धेरै मुक्तक हामीलाई पठाउनु भएको छ श्रोता तपाईँहरूले पठाउनुभएका बाँकी मुक्त खरबहरू सवाल स्वभाव मुक्त खरबहरू मसँग सुरक्षित छन् आगामी अङ्कमा पक्कै जोड्नेछु यसरी नै कार्यक्रम सुन्दै जाँदा तपाईँलाई पनि मुक्तक पठाउन मनभयो प्रतिक्रिया बाँड्न मनभयो भने सामाजिक सञ्जाल फेसबुकमा जानुहोस् अनि मुक्तकमाला भनेर सर्च गर्नुहोस् तपाईँले मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडी भेटाउन सक्नुहुन्छ त्यहीँ गएर तपाईँले मुक्त खरबहरू प्रतिक्रिया छोड्न सक्नुहुन्छ त्यस्तै मुक्तकमा एट द रेट जिमेल डट कममा तपाईँले मुक्तक मेल गर्न पनि सक्नुहुन्छ सल्लाह सुझाव राख्न सक्नुहुन्छ यस समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद प्रविधि समीक्षणका निमित्त कविताजीलाई पनि धेरै धेरै धन्यवाद मलाई सवाल जवाफ मुक्तकमा साथ दिनुहुने सुस्मिता पोखरेलजीलाई पनि धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई पनि सुटिक्क सम्झाउँदै मदन भण्डारी आजलाई भनी सुट्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँ केही भागमा परुन् शुभरात्रि जय मुक्ताक ठुला कालो लामो लाल पर माया मायामा गजलुती ठुला ठुला आँखा तिर बनी पसे यो दिलैमा त्यो रातो छप बनी बस्यो यो दिनैमा निधरको त्यो रातो टिका छप बनी बस्यो यो दिनैमा झल्केको त्यो नाको जकेको त्यू नाको फूई ज्योति बन पहली लो माया मा का जलूती ठूला बनी यान्खा तीरबनी पसे यूदी जो मधुर ओठ स्वाद पनि पस्यो यो दी मां पतली त्यो मधुर ओठ स्वाद पनि पस्यो यो दी मां मिले कती ता कपंती मैले कति त कपाउँथी मोती बने कलिलो मायामा गजलती ठुला ठुला तिर बनी पसे यो दिलैमा कालो लामो पर्खलिलो मायामा गजलुती ठुला ठुला आँखा तिर बनी बसे